अदालत प्रवेश गर्छन् अथवा न्यायिक प्रक्रियामा प्रवेश गर्छन् तिनीहरूले पनि न्याय पाउनको लागि ठूलो कष्ट बेहोर्नु पर्नेको अवस्था छ एकातर्फ मानव अधिकार उल्लङ्घनका घटनाहरू दिनानुदिन बढ्दै गएका छन् त्यस्ता दोषीहरू उप राज्यले कारवाही गर्न सकेको अवस्था छैन भने अर्कोतर्फ भनेको अदालतले दिएका फैसलाहरू पनि जो मानव अधिकार उल्लङ्घनका घटनामा दोषी भएका व्यक्ति हत्या बलात्कार लगायतका केसहरूमा दोषी भएका व्यक्तिहरूलाई पनि सरकारले फैसला कार्यान्वयनको क्रममा कानुनको दायरामा ल्याउन सकेको अवस्था छैन त्यसले गर्दाखेरि दुइटै अवस्थामा एउटा कानुन कार्यान्वयन र न्यायमा पहुँच दुइटै अवस्था अहिले डरलाग्दो अवस्थामा छ यो अहिले भनौँ न यहाँले भनेको जस्तै न्यायालयमा चाहिँ सर्वसाधारणले भनेको जस्तो न्याय नपाउने अनि अलिकति बढी भ्रष्टाचार हुने भनेर ट्रान्सपेरेन्सी इन्टरनेसनलको अहिलेको प्रतिवेदनमा पनि न्यायालयमा नि भ्रष्टाचारको मात्रा चाहिँ बढेको देखियो होइन अब यो किन यस्तो भइरहेछ हेर्नुहोस् यसको दुईवटा कारण हुन्छ यसको सिधा सम्बन्ध भनेको भ्रष्टार गर्दाखेरि अथवा कानुन उल्लङ्घन गर्दाखेरि मलाई सजाय हुन्छ कि हुँदैन अथवा म सजायबाट उन्मुक्ति पाउनको लागि विभिन्न उपाय अपनाउन सक्छु कि सक्दिनँ भन्ने कुराको एउटा खालको विश्वास म सक्छु मलाई कानुन कार्यान्वयन निकायले मलाई कार्यान्वयन गर्न सक्दैन खास गरिकन अदालतको कुरा गर्दाखेरि न्याय परिषदले मलाई कारवाही गर्न सक्दैन अथवा गर्दैन भन्ने मानसिकताबाट ग्रसित भएका कारणले गर्दा यो प्रक्रिया अगाडि बढेको हो एउटा कारण त्यो हुनसक्छ दोस्रो भनेको हामी अहिले सङ्क्रमणकालमा कालमा छौँ र यो सङ्क्रमणकालमा कालमा राजनीतिक अस्थिरताका कारणले गर्दाखेरि पनि यो कुराहरू बढी भएको छन् कि यस्ता घटनाहरूलाई धेरै प्राथमिकता दिएको छैन हामी सङ्कटकाल अन्त गर्ने नाममा संकटकाल लम्ब्याउँदै गइरहेछौँ र संविधान निर्माण गर्छु भन्ने अभियानमा संविधान सभाको निर्वाचन गर्छु भन्ने अभियानमा हामी भएका हाम्रा मूल्य मान्यतालाई भत्काउँदै गएको अवस्थाले गर्दाखेरि पनि यो अवस्था आएको हो कृष्णजी अब यो दण्डहीनता र न्यायको कुरा गर्ने बित्तिकै तपाईँहरू जस्ता मानव अधिकार कर्मीहरू त्यही दस वर्ष युद्धको बेलाको कुरा र केही घटनाहरूलाई मात्रै उठाउनुहुन्छ अहिले अब तल्ला तहका नागरिकहरू जो न्याय पाउन सकेका छैनन् दिन प्रतिदिन न्याय महँगो हुँदैछ समय चाहिँ उमेर जाँदा पनि न्याय अदालतबाट फैसला नहुने अवस्था छ त्यो विषय चाहिँ कसले उठाइदिने एकदम गम्भीर प्रश्न गर्नुभयो निसन्देह के हुन्छ भने देशमा देश जुनसुकै अवस्थाबाट गुजिरहेको बेलामा पनि एक्जिस्टिङ ल विद्यमान कानुनहरू हुन्छन् ती विद्यमान कानुनलाई व्यवहारमा कार्यान्वयन गर्ने काम राज्यको काम हो र राज्य सञ्चालन गर्ने प्रहरी प्रशासन र विभिन्न निकायहरू छन् तिनीहरूलाई निरुत्साहित गराउने काम चाहिँ राजनीतिक दलका नेता र ती दलका भातृ संगठनहरूले बेला बेलामा गरिरहँदा अहिले पनि म तपाईँलाई उदाहरण दिउँ एक हप्ता पनि भएको छैन काठमाडौँको रत्न पार्कमा दुईजना केटाहरू नराम्रोसँग पिटिए चोरीको अभियोगमा र पिड्दा पिट्दै भिडले पिट्दा पिट्दै एकजना त्यहीँ मारिए यस्तो अवस्था त्यो दण्डहीनताको ग्रास रुटको एउटा नमुना हो हेर्नुहोस् त्यो किन त्यस्तो भयो भने साना साना हाम्रो जीवन जसरी चलिरहेको छ त्यो जीवन चल्दाखेरि मानिसहरूले जुन साना साना गल्तीहरू गर्छन् सानादेखि ती ठुला गल्तीहरू ती सानादेखि ठुला गल्तीहरूमा दोषीमाथि तत्काल कारवाही नहुँदा जुन हाम हामी कहाँ अहिले कानुन छ त्यो कानुन बमोजिम कारवाही नै नहुने जुन परम्परा छ त्यसले गर्दाखेरि चाहिँ तल्लो तहदेखि माथिल्लो तहसम्म दण्डहीनता मौलाएको छ मानिसहरूलाई के अनुभव छ भने हामी प्रहरी प्रशासनमा गए पनि न्याय पाउँदैनौँ हामी न्यायालयमा पुग्न पनि सक्दैनौँ पुगिहाले पनि हामीले न्याय पाइ पाइँदैनौँ भन्ने जुन भावना विकसित भएको छ त्यसले गर्दाखेरि दण्डहीनता चरम चरमचुलीमा पुगेको छ र सामान्यभन्दा सामान्य अवस्थामा दोषीहरूमाथि कारवाही नहुने प्रक्रियाले पनि यस्तो भएको हो सुनिलजी अब नेपाल बार एसोसिएसनले चाहिँ यो जुन समस्या हामीले उठायौँ यसको लागि जनताले चाहिँ छिटोभन्दा छिटो भनेको जस्तो न्याय पाउनको लागि चाहिँ अब के के गर्दैछ होइन हेर्नु सबभन्दा पहिलो कुरा त यो अहिलेको संक्रमणकाल काल भनेको लम्बिँदै जाँदा र संविधान सभाको अवसान भइसकेपछि विभिन्न तहका अदालतमा खास गरिकन सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति नभएर धेरै मुद्दाहरू सुनवाईमा प्राथमिकतामै आउँदैनन् त्यसले गर्दाखेरि जो अदालतमा आएका मुद्दाहरू छन् तिनको पनि सुनवाई हुन सकेको छैन न्याय पाउने जनता मेची महाकालीबाट दिनभरि आएर सर्वोच्च अदालत कुर्छन् बेलुका चाहिँ फर्केर जान्छन् हाम्रो मुद्दाको पालो आएन भनेर एउटा अवस्था यो छ त्यसले गर्दा हामीले न्यायका याचक जनताहरूले समयमा न्याय पाउनुपर्छ त्यसको त्यसका लागि सर्वोच्च अदालतमा संविधानमा व्यवस्था भए बमोजिम सम्पूर्ण न्यायाधीशहरूको नियुक्ति हुनुपर्छ भन्ने कुरा हामीले उठाएका छौँ दोस्रो कुरा भनेको तपाईँले सुरुमै भन्नुभएको छ न्यायमा पहुँचको कुरा यो मैले अदालत समक्ष आइसकेका मुद्दाहरूको कुरा गरेँ तर जो अदालतमै आउन सक्दैनन् जो आउन सकिरहेका अवस्था छैनन् विविध कारणले गर्दाखेरि तिनको न्यायमा पहुँचका लागि पनि नेपाल बार एसोसिएसनले अभियानकै रूपमा मेची महाकालले अभियान चलाएको छ हाम्रो छ्यासीवटा बार युनिटबाट पनि हामीले त्यस्ता मान्छे जो न्यायको दायरामा आउन सक्दैन न्यायमा पुग्न सक्दैन तिनलाई न्यायमा पहुँच पुर्याउनको लागि हामीले कानुनी सहयोग लिगल एड कार्यक्रमहरू सञ्चालन गरेका छ त्यो मार्फत पनि हामी गरिरहेछौँ र अन्य कुराहरू जस्तै मानव अधिकार घटनाका कुराहरू अघि नै उठिसकेका छन् यी कुराहरूमा पनि हामीले सिधै राज्यलाई त्यस घटनामा एकाउन्टेबल बनाउने जवाबदेही बनाउने कार्यक्रम पनि हामीले देशैभरि सञ्चालन गर्दै आएको छ त्यसले गर्दा यी कुरामा नेपाल भारेसन सचेत छ र हामी अझै यहाँले पछिल्लो समयको घटनाक्रम जस्तै संविधान विरुद्ध जारी भएको बाधा अड्काउ फुकाउको के अरे बाधा अड्काउ फुकाउ आदेश मार्फत जारी भएको पच्चिस बुन्दे जुन बाधा अड्काउ फुकाउ आदेश छ त्यो प्रक्रियाको पनि नेपाल बार एसोसिएसनले विरोध गरेका छ किनभने त्यसले नेपालको संविधानवादको सिद्धान्त शक्ति पृथ्वीको सिद्धान्त लगायत सम्पूर्ण मूल्य मान्यता बिगारेको छ र तपाईँ संविधानको जब कुराहरू थितिहरू बिग्रिन्छन् तलका कुनै पनि थिति राम्रो बनाएर चल्दैन भन्ने कुरा पनि छ त्यसले गर्दा हामी हाम्रो अभियानमा लागिरहेका छौँ कृष्णजी अब यो अहिले जुन समस्या आएको छ अदालतदेखि विभिन्न क्षेत्रमा र न्यायाधीश नभएको कुरा पनि उहाँले भन्नुभयो होइन अब यी समस्याको समाधान गर्नको लागि चाहिँ के गर्न सकिन्छ सरकारले के गर्नुपर्छ होइन अब कसरी सुधार गर्ने न्यायालयलाई सुधार गर्नको लागि त के छ भने कतिपय घरेलु कानुनहरूलाई परिमार्जन गर्नुपर्छ जस्तो कानुन सुधार आयोग पनि छ होइन र कानुन सुधार आयोग मार्फत घरेलु कानुन लाई किन परिमार्जन गर्नुपर्छ भन्नुहुन्छ भने हामीले थुप्रै अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ अनुमोदन गरेका छौँ र नेपाल राज्य पक्ष भएको छ नेपाल राज्य पक्ष भइसकेपछि त्यही अनुसार घरेलु कानूनमा पनि परिमार्जन गर्दै जाने र नेपालले अन्तर्राष्ट्रिय रूपमा प्रतिबद्धता जाहेर गरेका कुराहरूलाई पनि त्यसमा समावेश गर्दै जाने र व्यावहारिक रूपमा पनि त्यसलाई कार्यान्वयन गर्दै जानु पर्यो यहाँ सबभन्दा ठूलो खड्केको कुरा के छ भने जुन अहिले हामीसँग भएको कानून अनुसार पनि मान्छेले न्याय पाइरहेका छैनन् का व्यावहारिक रूपमा त्यो न्याय नपाउँदै जाँदा त त्यो चाहिँ थपिँदै जान्छ मानिसमा न्यायालयप्रति अथवा कानूनप्रति नै वितृष्णा हुन्छ त्यो भयो भने त कानुनी शासनको अवधारणा त हराउँदै जान्छ कानुनी शासनको अवधारणा भयो भने न्याय मर्छ न्याय मर्नु भनेको लोकतन्त्र धरापमा पर्नु हो त्यसकारणले हामीले बारम्बार एकसाथ मानव अधिकारको कुरा गर्दा लोकतान्त्रिक पद्धतिको पनि कुरा गरेका छौँ स्वतन्त्रताको चिरहरण हुनु हुँदैन कुनै पनि नाममा भन्ने कुरा पनि हामी लगायत नेपालका थुप्रै मानव अधिकारवादी संस्थाहरू पेसाका संस्थाहरू नेपाल बार होस् पत्रकार महासङ्घ होस् सबैले उठाउँदै आइरहेका छौँ तैपनि जति हुनुपर्ने हो त्यति हुन सकेको छैनौं हामी भने निरन्तर रूपमा लागिरहेका छौं तपाईँ अहिले सीआईएन मार्फत कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ हामी छलफललाई फेरि पनि जोड्ने नै छौं अहिले भने केही प्रतिनिधि आवाज सुनौ सबैभन्दा पहिले प्राध्यापक डाक्टर कृष्ण खनाल भन्नुहुन्छ राज्य भनेकै न्याय दिनका लागि बन्ने हो राज्य न्याय स्थापनाकै लागि समाज व्यवस्थाको नयाँ ढङ्ग निर्माण हुन थाल्यो त्यसले द्वन्द पनि ल्याउँदछ त्यो द्वन्द्वको चाहिँ जाति निरपेक्ष भएर संस्कृति निरपेक्ष भएर न्यायको कसले प्रत्यावधि गर्न सक्नुहुन्छ भन्दाखेरि त्यो त्यसको एजेन्सी चाहिँ राज्य हो राज्यको सुप्रारम्भ यसरी भएर आएको छ त्यसका न्याय र राज्यको अलग हुन सक्दैन थुप्रै सिद्धान्तहरू छन् यता पूर्वीय कुरा गर्ने हो भनेदेखि हामीले वैदिक सभ्यतादेखि भेटिन्छ यता सबै महाभारतीय कुराहरू दण्ड र न्यायको सिद्धान्त चाहिँ राज्यका सन्दर्भमा व्यापक रूपमा आएको छ यो केवल पश्चिमको दर्शनको मात्रै कुरा होइन कि पूर्वीय दर्शनको पनि यसमा उत्तिकै योगदान छ अर्को तपाईँको राज्य समाजमा राज्य मात्रै एउटा त्यस्तो अङ्ग हो जसले त्यो मोनोपोली वेपन भन्छौँ हामी बल प्रयोग गर्ने अधिकार प्राप्त छ रिस उठ्यो भन्दैमा मलाई चाहिँ नि मलाई अन्याय नै भएको होला तर मैले झापड दिन पाउँदिनँ त्यो चाहिँ काम राज्यको हो त्यो चाहिँ काम विधि अनुसार हुनुपर्ने हो फेरि मान्छेको प्रवृत्ति के रहेछ भनेदेखि त्यो शक्तिको बल प्रयोग गर्ने प्रवृत्ति रहेछ त्यस्तै गरी हामीसँग नेपाली काँग्रेसका नेता डाक्टर विचार पनि छ जहाँ अनिश्चितता हुन्छ कानूनको शासन हुँदैन अव्यवस्था हुन्छ अराजकता हुन्छ अशान्ति हुने सम्भावना अझै विद्यमान छ त्यो अवस्थामा शङ्का रहिरहन्छ त्यसकारण मूलत अहिले चाहिँ एउटा विधिको शासन लाई सुनिश्चित गर्न जरुरी छ त्योभन्दा त्यो भनेको निर्वाचन मार्फत तत्काल संविधान बनाउनु नै हो त्यसले मलाई लाग्दछ अनिखेर एउटा राजनीतिक जुन एउटा बाटो स्पष्ट बाटो तय भइसकेपछि मान्छेले अब चाहिँ निश्चितता हुने भयो अब कानूनको शासन पनि सुनिश्चित हुने भयो जहाँसम्म नीतिगत रूपमा राज्यले के गर्नुपर्छ भन्ने कुरा छ त्यसमा पनि यो चाहिँ अनिश्चितता अस्थिरताले एउटा निश्चित कामहरू चाहिँ गर्न सकेका छैन त्यस यो निश्चितताले के गर्छ भने त्यो बाटो दिन्छ त्यस्तै गरी हामीसँग राष्ट्रिय महिला आयोगका सदस्य मनु हुमागाईको विचार पनि छ न्यायपालिकाको प्रमुख नै अहिले त्यसमा गएर राज्य सञ्चालन कार्यपालिकाको प्रमुख भइरहनु भएको छ कति कतिपय सर्वोच्चले फैसला गर्छ त्यो कार्यान्वयनमा जाँदैन किन यो कार्यान्वयन हुँदैन किन बाध्यकारी कानून बनाउन सकिया छैन कतिपय कानून बनेका छन् ती कानून बने पनि कागज मात्रै सीमित भइरहेका छ यो विषयमा कसरी हामी तत्काल जसले न्याय पाउँदैन उसलाई न्यायको पक्षमा कसरी न्याय दिन सकिन्छ भनेर यो देशलाई हाँक्ने भनेको राजनीतिक दल हो नीति बनाउने अथवा जुनसुकै भए पनि यसमा छलफल गरेर मात्रै अगाडि बढ्दाखेरि राम्रो होला भन्ने लाग्छ तपाईँ अहिले कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ आज हामी नागरिकमा न्यायको पहुँचका बारेमा छलफल गरिरहेका छौ फेरि पनि छलफललाई नै जोडौं सुनिलजी अघि यहाँले भन्नुभएको थियो यो अहिले जुन कार्यपालिका र न्यायपालिकाको प्रमुख एउटै व्यक्ति हुँदाखेरि चाहिँ साँच्चै जनताले त हेर्दाखेरि चाहिँ न्याय दिने प्रक्रियामा अदालतको प्रक्रियामा चाहिँ के असर परेछ होइन यसले मैले भने अघि नै संविधानको जुन आधार स्तम्भ थियो हामीले मानिआएको मूल्य मान्यता थियो त्यसलाई टोटल्ली भत्ताभुङ्ग पारेको अवस्था छ किनभने कुनै पनि देशमा जनताले सरकारबाट उसको हक अधिकार उल्लङ्घन भयो अपहरण भयो भने न्याय माग्न आउने भनेको अदालत हो र त्यही अदालतको प्रमुख नै जनताको हक अधिकार उल्लङ्घन गर्ने अथवा हनन गर्ने सरकारको प्रमुखको रूपमा भइसकेपछि जनताले मैले अब न्याय पाउँछु भन्ने कुराको अनुभूति नै गर्दैन जब त्यो अनुभूति तपाईँले न्यायालयले दिन सक्नुहुन्न तपाईँका न्याय माग्नको लागि मान्छे आउँदैन र आइहाल्यो भने पनि न्याय पाउँछन् भन्ने कुरा त्यति सहज हुँदैन विगत केहीका सर्वोच्च अदालतका फैसलाहरूले पनि त्यो कुराहरू देखाइरहेको अवस्था छ त्यसले गर्दा मैले त्यो आधारमा भनेको र मैले शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा पनि एउटै व्यक्ति दुईटा पदमा रहन मिल्दैन र हाम्रो संविधानले पनि त्यो कुरालाई प्रतिबन्ध लगाएको अवस्था छ जहाँसम्म अहिलेको सरकारको कारणले गर्दाखेरि त्यस्ता कुराहरू भएका छन् कि छैनन् भन्ने यहाँको प्रश्न छ वास्तवमा यो सरकार निर्वाचनको लागि गठन भएको सरकार हो तर यसका काम कारवाही हेर्नुभयो भने यसले निर्वाचनतर्फ भन्दा पनि अन्य दिशातर्फ ध्यान दिएको अवस्था भएको हुनाले पनि शङ्काको घेराभित्र छ यो सरकार कृष्णजी अब यो दण्डहीनताको कुरा अब जति गरे पनि राजनैतिक दलहरूले प्रतिबद्धता जनाए पनि संरक्षण फेरि उहाँ राजनैतिक दलहरूबाटै हुने गरेको छ होइन अब खास किन यो प्रक्रिया कानुन उहाँहरूले कानुनलाई हातमा लिन सक्ने आधार चाहिँ कसरी भयो त्यो भनौँ राजनैतिक दलहरूले कानुनलाई चलाउन सक्ने अवस्था चाहिँ प्रजातान्त्रिक शासन पद्धति अथवा लोकतान्त्रिक शासन पद्धति जबसम्म कानुनी शासनबाट अगाडि बढ्दैन जबसम्म त्यो शासन पद्धति मजबुत हुँदैन तबसम्म यस्तो रहि नै रहन्छ र मुख्य कुरा के छ भने हाम्रो देशको हकमा चाहिँ राजनीतिक दलहरूले अथवा भातृ संगठनहरूले प्राय प्रमुख राजनीतिक दलहरूले त चाहिँ विभिन्न डनहरू पाल्ने अनि डनहरू गरे गरेका अपराधहरूलाई ढाकछोप गर्ने उनीहरूलाई प्रहरी प्रशासनले कानूनको गठघरामा ल्याइसकेको छ भने त्यहीबाट पनि फुत्काउने प्रयास गर्ने अदालतसम्म पुगेछ भने पुगेको छ भने पनि विभिन्न वाहनाबाजीमा उनीहरूलाई निकाल्ने प्रयत्न जुन हिसाबबाट प्राय प्रमुख राजनीतिक दलका सबै दलहरूले गर्नुभएको छ त्यो हिसाबबाट चाहिँ दण्डहीनता पन्पेको हेर्नुहोस् यसतर्फ चाहिँ उहाँहरू चाहिँ गम्भीर हुनुपर्छ उहाँहरूले सोच्नुपर्छ सधैँभरि हामी शासनमै रहन्छौँ सधैँभरि हाम्रा हामी दुई चारवटा दलहरूकै जगजगी रहन्छ भन्ने त्यो भ्रम उहाँहरूमा छ भने त्यो भ्रम त्याग्न म अनुरोध गर्दछु म यहाँ एउटा उदाहरण के पेश गर्न चाहन्छु भने चिलेका पूर्व शासक जनरल पिनोसोले अहिले अदालतको कठघारामा उभिनु परेको छ उहाँलाई चाहिँ के अरे स्पेनले चाहिँ के अरे के अरे वारेन्ट जारी सकेपछि स्पेन स्पेनको वारेन्टमा बेलायतमा चाहिँ उहाँलाई गिरफ्तार गरिएको थियो र अदालतको कठगरममा पुर्याउने काम भएको थियो र नेपालको कुरा गर्नुहुन्छ भने नेपालले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई हस्ताक्षर नगरे पनि क्राइमको इन्टरनेसनल जुरिडिक्सन पनि छ विश्वव्यापी छ करण छ त्यसको आधारमा हालै मात्र चाहिँ के अरे नेपालको द्वन्दकालमा भएको घटनामा सम्बन्धित यातना दिएको भनेर बेलायतमा मुद्दा पर्यो र त्यही अव अवस्थामा चाहिँ नेपालका कर्णेल कुमार लामा बेलायत जाँदा बेलायतको सरकारले उनलाई गिरफ्तार गर्यो र आजसम्म पनि उनी चाहिँ छुटकारा पाएका छैनन् त्यसकारणले म यो उदाहरण किन दिएको भने हाम्रो कानुनले केही नगरे पनि हामी के अरे उसबाट उन्मुक्त हुन्छौँ भन्ने कुरा राजनीतिक दल र नेपालका कसैले पनि नसोचे हुन्छ जबसम्म त्यो भ्रमबाट उहाँहरू मुक्त हुनुहुन्न तबसम्म यो देशमा दण्डहीनता रहिरहन्छ सुनिलजी अघि कृष्णजीले भनेको जस्तो राजनैतिक दलहरूले जुन अपराधीहरूलाई संरक्षण गर्ने गरेका छन् त्यो संरक्षण गर्यो भनेर राजनीतिक दलमाथि मुद्दा लाउन सकिँदैन अहिले त्यस्तो खालको कानुनी संयन्त्र नेपालमा छैन संरक्षण गरेको कुरा र त्यो संरक्षण गरेको कुरा प्रष्ट रूपमा देख्दा देख्दै पनि अपराध भनेको चाहिँ गर्ने व्यक्ति लाई व्यक्ति प्रमाण पुर्याउनुपर्छ गर्ने व्यक्तिलाई मात्रै उत्तरदायी बनाउन सक्ने अवस्था हाम्रो अहिलेको विद्यमान कानुनमा हो तर कहीँ न कहीँ उहाँले भने जस्तै किसिमजीले भने जस्तै राजनीतिक दललाई जहिले पनि एकाउन्टेबल बनाउने अथवा दण्डित गर्ने भनेको त जनताकै अदालतले हो किनभने नचाहेर पनि जनताले चार वर्षमा पाँच वर्षमा आफ्नो फैसला सुनाउँछ र त्यो फैसला भनेको केही नबोलिकन केही नलेखिकन राजनीतिक दलहरूको लागि ठूलो महँगो पर्छ म भर्खरै तपाईँलाई उदाहरण दिन्छु इरानको राष्ट्रपतिमा त्यहाँका तत्कालीन राष्ट्रपति निजाद पुरै चुनाव जित्छन् भन्ठाने जस्तो कसैले पनि सोचेको थिएन तर जब निर्वाचनको परिणाम आयो उहाँ हार्नुभयो त्यो कुराको मेसेज मलाई लाग्छ नेपालका राजनीतिक दलले पनि लिनुपर्छ एक एक हिसाब राखेका छन् मान्छेले म तपाईँलाई फेरि जोडौँ हिजो संविधान सभाको अवसानदेखि लिएर अहिले चार दलीय संयन्त्र र हामी चार दलले जे भन्यो त्यही नै संविधान हो हामी बनाउन पनि सक्छौँ संशोधन गर्न पनि सक्छौँ र हामीले बोलिसकेपछि जे पनि हुन्छ भन्ने केही दलका केही नेता है म फेरि फेरि टोटल मैले सबैलाई भन्दैन केही नेतामा जुन मानसिकता पलाएको छ मलाई लाग्छ त्यसको ठुलो परिणाम उहाँहरूले चुकाउनुपर्छ किनभने एक न एक दिन यो जुन देशमा चुनाव हुन्छ त्यसको परिणाम चुकाउनुपर्छ मलाई लाग्छ राजनीतिक दलको लागि त्यही नै ठुलो रन्द हो यो राजनीतिक दलले भनौँ न डनहरू पाल्ने अपराधीहरूलाई संरक्षण गर्ने यसले चाहिँ यसको विकासले चाहिँ अब भनौँ न कसरी असर पारिरहेछ कसरी उहाँहरूले कुन आधारमा चाहिँ यो कामहरू गरिरहेछ होइन यो भनेको बौद्धलीय व्यवस्थामा बहुमत ल्याउनेले शासन गर्छ अल्पमत प्रतिपक्षमा हुन्छ यो हाम्रो तितो यथार्थ हो र हामीले अहिले बौद्धलीय प्रतिस्पर्धा कै छौँ र हामीका मानसिकता के भयो भन्दाखेरि भने म इस्यु र एजेन्डाले चुनाव जित्दिन तपाईँले भने जस्तै यस्ता खालका मान्छे पालेर यिनका बलमा चुनाव जित्छु भन्ने मान्छेको त हामी कहाँ छ पछिल्लो समयमा निर्वाचन आयोगले आचार संहिता जारी गर्दा हेलिकप्टरको प्रयोग नगर्ने भन्ने व्यवस्था राख्दा केही दलले होइन हामी त चुनाव प्रचार गर्नको लागि हेलिकप्टर प्रयोग गर्न पाउनुपर्छ भनेर ठुलो अडान राखे जुन देशको नागरिकको प्रति व्यक्ति आए अथवा अस्ति निकालेको हामी हाम्रो प्रतिवेदनले तेइस पर्सेन्ट पर्सेन्ट जनता गरिबीको रेखा मुनि छ त्यो देशको नेता म हेलिकप्टरबाट चुनाव अथवा प्लेन चार्टर गरेर चुनाव प्रचार प्रसार गर्न चाहन्छु भन्ने सार्वजनिक अभिव्यक्ति दिन्छ दावी गर्छ अब योभन्दा पराकाष्ठ के हुनसक्छ यो देशको यही मानसिकताबाट मलाई लाग्छ तपाईँले भने जस्तै त्यो प्रोटेक्सन आइरहेको अवस्था कृष्णजी अब संविधान सभाको चुनाव पनि हुँदैछ होइन अब यो न्याय पाउन दण्डहीनताको अन्त्य गर्नको लागि चाहिँ अब नागरिकहरूले चाहिँ कसरी चाहिँ प्रतिनिधि छनौट गर्ने कसरी दलहरूलाई दबाब दिने नागरिकहरूले अब आउने संविधान सभाको दोस्रो निर्वाचन ताक जब राजनीतिक दल र तिनका कार्यकर्ताहरू गाउँ गाउँमा आउनुहुन्छ त्यति बेला जनताले उहाँहरूसँग गर्ने केही महत्वपूर्ण प्रश्नहरू छन् तपाईँहरूले मानवाधिकार स्वतन्त्रता र लोकतन्त्रका आधारभूत सिद्धान्तहरूलाई हामी मान्छौं दण्डहीनताको अन्त्य गर्छौं फौजदारी अभियोग लागेका र हिजो मानवता विरुद्धका गम्भीर अपराधमा संलग्न कुनै पनि व्यक्तिहरूलाई अथवा महिला हिंसामा अग्रपंक्तिमा रहेका व्यक्तिहरूलाई अथवा बाल अधिकार हनन गर्ने व्यक्तिहरूलाई हामी चुनावमा उठाउने छैनौं टिकट दिने छैनौं मात्र हामीले तपाईँको उम्मेद्वारलाई जिताउँछौ होइन भने हामी तपाईँहरूलाई भोट दिन्नौ भनेर जनताले स्पष्ट रूपमा भन्नुपर्छ त्यति बेला मात्रै राजनीतिक दलहरू सही ट्र्याकमा आउनेछन् अन्यथा आउने छैनन् सुनिलजी अब यो अघि हामीले भनेको जस्तै वर्षौँदेखि थाँतिरहेको अदालतहरूको मुद्दालाई छिटो छरितो छिनोफानो गर्नको लागि अब के के बनाउनुपर्छ जनशक्ति थप्ने हो कि अथवा अदालतहरू थप्ने हो कि अदालतको संरचना कसरी गर्नुपर्छ होइन सबभन्दा पहिले त खाली रहेको न्यायाधीश पदमा न्यायाधीश नियुक्ति गर्नुपर्छ एउटा कुरा दोस्रो कुरा भनेको केही व्यवस्थापकीय व्यवस्थापनले पनि त्यो मुद्दाको लोडलाई घटाउन सकिन्छ जस्तै अदालत लाग्ने समय भनेको दस बजे भन्छ तर हामी कहाँ हेर्नुभयो भने एघार साढे एघार नौ बजीकन अदालतको इजलासहरू बस्दैन त्यसले गर्दाखेरि त्यो लोड कम कम गराउने कमिटमेन्ट भयो भने दसको ठाउँमा साढे दस बजीबाट सुरु गरौँ र पाँच बजेको अदालत तपाईँ चार बजेपछि लगभग लगभग अदालत बस्दैन त्यसले गर्दाखेरि साढे चार पाँचै बजीसम्म काम गर्ने एउटा प्रतिबद्धता जनाइयो भने मलाई लाग्छ यो कुराहरू कम हुन्छन् त्यसपछि गएर केही प्रक्रियागत छन् मैले अघि नै सुरुमा भनेको थिएँ हामी कहाँको अदालती प्रक्रिया अलिकति लामो खालको छ त्यो प्रक्रिया अदालतको न्यायपालिकाको नेतृत्वले छुट्याउन सक्छ त्यसको प्रक्रियालाई त्यो प्रक्रिया पनि छुट्याइयो भने केही समयको लागि केही समयको लागि किनभने त्यो लोड कम गर्नको लागि जुन यो विगत एक डेढ वर्षमा जुन अदालतमा मुद्दाको चाप बढेको छ त्यसलाई घटाउनको लागि यी कुराहरू गरियो भने मलाई लाग्छ केही हदसम्म समाधान हुन्छ कृष्णजी अन्त्यमा केही छ कि मैले नसोधेको तपाईँलाई भन्न मन लागेको यो दण्डहीनताको र मानव अधिकारको प्रसङ्गलाई लिएर यहाँले हामीसँग कुराकानी गर्नुभयो यसमा तपाईँहरू जस्तै संचार माध्यम र संचारकर्मी मित्रहरूले पनि मानव अधिकारको पक्षमा स्वतन्त्रताको पक्षमा र न्यायको पक्षमा निरन्तर रूपमा आवाज उठाइदिनु भयो भने भोलिका दिनहरूमा चाहिँ दण्डहीनता कर्मिक रूपमा अन्त्य हुँदै जाने कुरामा हामी विश्वस्त छौं यहाँहरू दुवैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम साझा नेपाललाई समय दिनुभयो त्यसका लागि दुवैजनालाई धेरै धेरै धन्यवाद यहाँलाई पनि धन्यवाद यहाँलाई पनि धेरै धेरै धन्यवाद नेपालको न्यायालयको काम गर्ने शैलीमा भएको ढिलासुस्ती र अनियमितताका कारण कतिपय व्यक्तिले मृत्युको मुखमा पुग्ने बेलामा पनि न्याय नपाएको उदाहरण धेरै छनृ देशभरिका तीन तहका अदालतमा चौसठी हजार दुई सय अडसठीवटा मुद्दा विचाराधीन हुनुले पनि राज्यले नागरिकलाई समयमा न्याय दिन नसकेको थाहा हुन्छ ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर हुन्छ अझ अभियुक्तहरूले राजनैतिक संरक्षण पाउने र अदालतमा भ्रष्टाचार हुने गरेको आरोप पनि छ नेपालको न्याय प्रणाली गरीबका लागि काम लाग्दो देखिँदैन अदालतमा वकिलले बहस गर्दा लिने पैसा र ढिलो फैसला हुँदा पर्ने खर्चको भारले नेपालको न्याय प्रणाली ढिलो र खर्चिलो भएको प्रश्न हुन्छ प्रधान न्यायाधीश मन्त्री परिषदको अध्यक्ष भएपछि सर्वोच्च अदालतमा पाँचजना न्यायाधीशले काम गर्दा भ्याइ नभ्याइ भएको छ अभियुक्तलाई राजनैतिक दलले संरक्षण दिने समस्या एकातिर छ भने अर्कोतिर वर्दीको बलमा सुरक्षाकर्मीले पनि अपराध गरिरहेका छन् कुनै बेला हिन्दू धर्मग्रन्थ अनुसार न्याय निसाफ हुने नेपालमा मल्लकालदेखि लिखित कानूनको शुरूआत भए पनि विक्रम सम्मत उन्नाइस सय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 ओआरजी डट एनपी अथवा तपाईँले सुनिरहनु भएको रेडियोमा पनि चिठी पठाउन सक्नुहुनेछ आउँदो साता आजकै समयमा फेरि रेडियो कार्यक्रम साझा नेपाल लिएर उपस्थित हुने नै छौं त्यतिन्जेलसम्मका लागि साथी सोहम सुवेदी प्राविधिक साथी एकराज भण्डारी सहित सविता विश्वकर्मा र म दीपक आचार्य तपाईँसँग विदा हुन्छौ आउँदो साताको साझा नेपालमा फेरि भेटौँला धन्यवाद आज एउटा कार्यक्रममा जानुपर्ने थियो जाउँ भने दाँत दुखिरहेछ न त बोल्न भएको छ न त हाँस्न भएको छ होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनका बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बनियो क्यारे तपाईँ तत्कालको तत्काल